妈。 हरेक आइतबार दस बजेको खबर पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने यो कार्यक्रम मुक्तक माला तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न आज पनि हामी उपस्थित भइसकेका छौँ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 एकैसाथ सुन्न सक्नुहुन्छ आज जस्तै भोलि त्यो बिहानी नरहला आज जस्तै भोलि त्यो बिहानी नरहला त्यस्तै त्यस्तै हाम्रो यो जवानी नरहला आऊ हाँसौँ खेलौँ रमाउँ सँगै सँगै हामी मरि जानु छ यस्तै जिन्दगानी नरहला मरि जानु छ यस्तै जिन्दगानी नरहला हो है अहिले त सँगै छौँ यो साथ हाम्रो बोली के होला के होला कसले देखेको छ र भोलि आजै हाँसौँ गाउँ रमाउँ खुसी बाँडौँ एक आपसमा सहयोग बाँडौँ आत्मीयता बाँडौँ भन्दै मुक्तक लेखेर हामीलाई पढाउनु भएको थियो लक्ष्मण चिन्तन रावलजीले लक्ष्मण चिन्तन रावलजीले मुक्तक पठाउनु पठाउनुभयो मुक्तकसँगै ठेगाना पनि लेख्न छुटाउनु भयो आजको कार्यक्रम मुक्तक मालाको यो बसाइमा लक्ष्मण चिन्तन रावलजीका यिनै मुक्तकरबहरूसँगै मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहे आजको बसाइमा पनि तपाईँहरूले नै पठाउनुभएका धेरै मुक्तक मसँगै छन् सवाल जवाफ मुक्तक पनि छ मसँग कार्यक्रम सुन्दै गर्नुहोस् ल म भने मुक्तक आलो फालो बोल्दै जानेछु कतिलाई जितियो यहाँ कतिसँग हारेको छु कतिलाई जितियो यहाँ कतिसँग हारेको छु कति कुरामा अल्छिएँ कतिलाई टारेको छु भन्नेहरू भनिदिन्छन् वा रश्मि गजब छ स्वयंलाई थाहा छ कस्तो दिन गुजारेकी छु स्वयंलाई थाहा छ कस्तो दिन गुजारेकी छु भन्नेहरू भनिदिन्छन् वा रश्मि गजब छ स्वयंलाई थाहा छ कस्तो दिन गुजारेकी छु ओहो यो मुक्तक रश्मि रोदनजीको नलाङ्गा नौ धादिङ उहाँको घर हो रश्मि रोदनजी निकै दामी मुक्तक लेख्नुहुन्छ धेरै समय पश्चात हाम्रो कार्यक्रममा आउनुभयो मिठो मुक्तकको साथमा रश्मि रोदनजीको मुक्तकसँगै म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ श्रोता सुमन सरोवरजीको बनाइस दैव माग्ने बनाइस बनाइस दैव माग्ने बनाइस मलाई केही काम नलाग्ने बनाइस हिजो सस्तो तरो कहाँ छ र यो मुटु आज आफैसँग भाग्ने बनाइस आज आफैसँग भाग्ने बनाइस सुमन सरोवरजीको यो मुक्तक ढोला पाँच धादिङ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ सुमन सरोवरजीको घर पनि धादिङ जिल्ला नै रहेछ धादिङबाट धेरै मिठो माया साथीहरूले हामीलाई बाँड्नुहुन्छ खुसी लाग्छ सुमनजी पहिलोपटक हुनुपर्छ है तपाईँ हामी समक्ष आउनुभएको अर्को मुक्तक श्रोता मसँग प्रेम काजी लामाजीको पहिले उनको दिलभित्र प्रवेश गर्छु अह पहिले उनको दिलभित्र प्रवेश गर्छु अनि अरूलाई आउन निषेध गर्छु यहाँ फूलहरूकै तलासमा छन् भमराहरू र त मुस्कुराउन पनि बन्देज गर्छु र त मुस्कुराउन पनि बन्देज गर्छु प्रेमका लामाजीको यो मुक्तक प्रेम उदासी भनेर लेख्नु भएको छ पञ्चखाल एघार बालुवा धुरपुरा काभ्रे पलान्चोक उहाँको घर हो हाल उहाँ युएमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता इमराना मगरजीको सागर घरिघरि दुख्छ मुटु झल्को आउँदाखेरि घरिघरि दुख्छ मुटु झल्को आउँदाखेरि नमेटिन्छ मनको चाह सधैँ तस्बिर हेरी परदेशमा एक्लै हाँसु लुकाई हाँस्नु पर्ने डर लाग्छ तिम्रो मेरो हुन्न कि फेरि डर लाग्छ तिम्रो मेरो हुन्न कि फेरि इमराना मगर उजाडजीको यो मुक्तक गोर्खा उहाँको घर हो हाल उहाँ साउदी अरब रियादमा हुनुहुन्छ एमसी नियमित रूपमा आउनुहुन्छ हामीहरू समक्ष गजब गजबको मुक्त खराबको साथमा खुसी लाग्छ अब भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नेछौँ मसँग डिपी छतकुली भावुकजीको मुक्त रहेको छ सैनपुरे दुई धादिङ उहाँको घर हो हालो उहाँ मलेसियामा हुनुहुन्छ मैले भने नि धादिङबाट निकै मिठो माया हामीलाई श्रोताहरूले गर्नुहुन्छ डिपी छतकुली भाबुकजीको मुक्तक मुक्तकसँगै पहिले साङ्गीतिक कोसेली तपाईँलाई श्रोता मेलापात मेलापातसँगै छरौँला के छ र बेसी मेलापातसँगै झरौँला के छ र सुख र दुःख एक आपसमा गरौँला के छ र खोले सिस्नु जेस खाई एक सरो लाउँला बरु फर्क प्रियासँगै जिउँलासँगै मरौँला के छ र फर्क सँगै जिउँलासँगै मरौँला के छ र आउँदै गर मलती आउँदै गर छतकुली भापुसिका मुक्त परुसँगै यो मिठो गीत कार्यक्रम मुक्तक नालामा श्रोता तपाईँले सुन्नुभयो आजको यो वसाइमा पनि म तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा रसिला कसिला चुस्किला फुर्तिला मुक्त परु लिइरहेको छु ओइलिएको बिरुवा पोसिलो घाँस भएर आयो ओइलिएको बिरुवा पोसिलो घाँस भएर आयो फालेका दाना चामल भोकको घाँस भएर आयो सत्मार्गका अर्थी बुद्धि दिँदा वास्ता गरिन पहिले त्यही अर्थी उपदेश आज मलाई खास भएर आयो त्यही अर्थी उपदेश आज मलाई खास भएर आयो मैले कार्यक्रममा अर्को मुक्तक जोडेँ श्रोता यो मुक्तक गीता काफले अम्बिकाजीको पानी नौ सप्तपथ पाल्पा उहाँको घर हो गीता काफले अम्बिकाजी पनि नियमित रूपमा आउनुहुन्छ हामीहरू समक्ष यसरी नै अर्को मुक्तक म कार्यक्रममा जोड्न चाहन्छु मसँग मुक्तक छ सुन्दर शेर्पाली बिन्दासीको त्यो समय कहिले पनि फिर्ता आउन सकेको छैन त्यो समय कहिले पनि फिर्ता आउन सकेको छैन फेरि फेरि उस्तै माया लगाउन सकेको छैन स्वयं त जसोतसो सम्हालिएकै छु भनौँ यो दिललाई कसै गरिने सम्झाउन सकेको छैन यो दिललाई कसै गरिने सम्झाउन सकेको छैन सुन्दर शेर्पाली बिन्दासीको यो मुक्तक रुगा दुई घनको लारुको मुहाको घर हो सुन्दरजी सुन्दर मुक्तकरबहरूको साथमा आउनुहुन्छ यसरी नै बडो रमाइलो लाग्छ अर्को मुक्तक छ मसँग गोविन्द दाहाल अविवाहितजीको जीवनमा धेरै चोट खाइसकेपछि जीवनमा धेरै चोट खाइसकेपछि उनीसँग माया लाइसकेपछि यसपालि त बिहे पक्कै हुने भयो माया गर्ने मायालु पाइसकेपछि माया गर्ने मायालु पाइसकेपछि गोविन्द दाहाल अविवाहित जी अब छिट्टै गोविन्द दाहाल विवाहित भन्नुहुन्छ होला मैले आशा लिएँ <laughs> होइन त गोविन्दजी हेटौँडा साथ नागा स्वाति मकनपुर उहाँको घर हो हाल उहाँ भीमफेदी आठ मकनपुरमा बस्नुहुन्छ अर्को मुक्तक मसँग छ हिमाल सरोवरजीको म अचानु होइन यति धेरै प्रहार नगर म अचानु होइन यति धेरै प्रहार नगर एक्लै बाँच्नुपर्छ भने भो मलाई प्यार नगर म बोल्ने प्रयत्न गर्दैछु तिम्रा ती यादहरू मलाई सम्झाउने कोसिस बार पार नगर मलाई सम्झाउने कोसिस बार पार नगर हिमाल सरवरजीको यो मुक्तक सुर्खेत उहाँको घर हो हिमालजी पनि मिठो मुक्तकको साथमा आउनुभयो अर्को मुक्तक छ मसँग श्रोता अर्पणा लामाजीको हारिसके म जिन्दगीको सफरमा आज हारिसके म जिन्दगीको सफरमा आज बिते दिन महिना बन्ने तिम्रो रहरमा आश जबरजस्ती उठाउने प्रयास गर्दैछौ तिमी हराउन सक्छु साँच्चै स्वार्थी सहरमा आश हराउन सक्छु साँच्चै स्वार्थी सहरमा आश अर्पणा लामाजीको यो मुक्तक नुवाकोटबाट उहाँले मुक्तक पठाउनुभयो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग निर्मल चितौरे राणाजीको मुक्तक रहेको छ रोल्पा जुगार छ धारम खोला उहाँको घर हो निर्मल चितौरे राणाजीका मुक्त खराबहरूसँगै अर्को एउटा साङ्गीतिकको सेल श्रोता तपाईँलाई नगर्नु एकहोरो थियो प्रितले रुवाउँछ नगर्नु एकहोरो थियो प्रितले रुवाउँछ आज भोलि मलाई हो सङ्गीतले रुवाउँछ जानेहरू एकहोरो नफर्की गइजान्छन् तिनै जानेहरूले छोडेको अतीतले रुवाउँछ तिनै जानेहरूले छोडेको अतीतले रुवाउँछ र राणाजीका मुक्त खराबहरूसँगै यो मिठो गीत तपाईँले कार्यक्रममा श्रोता सुन्नुभयो पाठ्य मुक्तक माला तपाईँ नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मतन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामचरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल डट ब्लग स्पट डट कम त्यस्तै चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिकाको वेबसाइट डब्लु डब्लु डब्लु डट चुकुप्रकाश डट कम भिजिट गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ भने श्रोता कार्यक्रममा बेला भएको छ सवाल जवाफ मुक्तको हामीलाई धेरैजना प्रिय मुक्तक मनहरूले सवाल जवाफ लेखेर पठाउनु भएको छ हामी आलो पालो जोड्दै जोड्दै जानेछौँ सुरजजीले पठाउनु भएको छ एसपीजीले पठाउनु भएको छ सिसा थारूजीले पठाउनु भएको छ रुद्रजीले पठाउनु भएको छ सीमा कार्कीजीले पठाउनु भएको छ अन्य धेरै सवाल जवाब तपाईँहरूले मायाले पठाउनु भएको छ म आलो जोड्दै जानेछु आज पनि कार्यक्रममा हामी सवाल जवाब राख्नेछौँ धेरै अगाडि पठाउनु भएको उहाँले यो सवाल जवाब रमेश परियार ऋतुजी र प्रमिला श्रेष्ठ बीचको रमेश परियार ऋतुसिका मुक्त खराबहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ अनि आज मलाई सवाल जवाफ मुक्तकमा साथ दिन सुस्मिता पोखरेलजी आइसक्नु भएको छ अगाडि बसेर मुसुक्क मुस्कुराइरहनु भएको छ तपाईँहरूले प्रमिला श्रेष्ठजीका मुक्त खराबहरूमा सुस्मिता पोखरेलजीको स्वर सुन्न सक्नुहुन्छ रमेश परियारजीको घर मङ्गलसेन एघार आचाम हो हालमा मुम्बईमा हुनुहुन्छ प्रमिला श्रेष्ठजीको घर ओखलढुङ्गा हो थोरै माया प्रेमको कुरा गरौँ विवाहको कुरा गरौँ एकैछिन सवाल जवाफ मुक्तकमा रमाउँ सुरु गरौँ सवाल जवाफ रमेश परियार ऋतुजीबाट मनमुटु हाम्रो साथी यो प्रिया मनमुटु हाम्रो साथी यो प्रिया हाम्रो मायाको बन्धन बाटियो प्रिया मलाई भगाएर लैजाउ मात्र भन यो ज्यानले त आँटियो प्रिया यो च्यानले त आँटियो प्रिया साटिन्छ आफ्नै थर हुन्न त्यसैले हो साटिन्छ आफ्नै थर हुन्न त्यसैले हो माइती जस्तो त्यो घर हुन्न त्यसैले हो थाहा छ नामै हो धर्म पत्नी बन्नु बस मुटु साट्नेहरूको नि भर हुन्न त्यसैले हो मुटु साट्नेहरूको नि भर हुन्न त्यसैले हो आश देखाउँछु भरोसा देखाउँछु आश देखाउँछु भरोसा देखाउँछु हो अब यो मङ्सिरमा भगाउँछु तिमी त्यता तयारीमा बसिराख्नु सानो म यता विवाहको तयारी गराउँछु म यता विवाहको तयारी गराउँछु आशै आसमा जिन्दगी अधुरा नगर भो आशै आसमा जिन्दगी अधुरा नगर भो हर कार्य यति चाँडे कान्छा पुरा नगर भो शोक मेटाउने मान्छे तिमी पाल्न सक्छौ भैगो तिमी यी रवाफिला कुरा नगर भो भइगो तिमी यी रवाफिला कुरा नगर भो हँसाएर जीवनभर पाल्न सक्छु प्रिया हँसाएर जीवनभर पाल्न सक्छु प्रिया तिम्रो लागि ज्यान फाल्न सक्छु प्रिया हो तिमी मेरो हुन्छौ भने जिन्दगीमा दुःख पीडा सबै अँगाल्न सक्छु प्रिया दुःख पीडा सबै अँगाल्न सक्छु प्रिया आकाशको त्यो तारा झारेको खै आकाशको त्यो तारा झारेको खै हर कुरामा जान्ने मान्छे हजुर चाहिँ मुखले मात्र खाली गफ लगाउँछौ किन हार्नु होला बाचा कान्छा भन्दिया छु है हार्नु होला बाचा कान्छा भन्दिया छु है हाम्रो बाचा पुरा गरेर देखाउँछु हाम्रो बाचा पुरा गरेर देखाउँछु तिम्रो नजिक म सरेर देखाउँछु एक चिम्टी सिन्दुर भए नि तिम्रो मेरै हातले सिउँदो भरेर देखाउँछु मेरै हातले सिउँदो भरेर देखाउँछु क्या गजबको कुरा गर्नुभयो महाशय क्या गजबको कुरा गर्नुभयो महाशय कतिको चाहिँ नजिक सर्नुभयो महाशय अन्तिमबाट गन्दा पहिलो म हुनेछु ककसको लागि मर्नुभयो महाशय ककसको लागि मर्नुभयो महाशय तिम्रो यादले मरे सानो पोलियो छाती भतपति तिम्रै यादले मरे सानो पोलियो छाती भतपति सक्ने भने देखाउँथे म तिम्रो माया छ कति कतै पनि भेटिएन छाती सन्चो हुने मलम तिमी नै हो दुख्ने मुटु निको पार्ने हो कति तिमी नै हो दुख्ने मुटु निको पार्ने हो कति सफा त्यो दिल खोली तिम्रो प्यारा सफा त्यो दिल खोली तिम्रो प्यारा साह्रै नै मायालु बोली तिम्रो प्यारा यो मन पगाल्यो माया जगायो हौ उठाएर लैजाऊ डोली तिम्रो प्यारा उठाएर लैजाऊ डोली तिम्रो प्यारा जन्ती ल्याएर आउँछु डोली ल्याएर आउँछु जन्ती ल्याएर आउँछु डोली ल्याएर आउँछु लगनमा लाउने चोली ल्याएर आउँछु चाँडो हुनुपर्छ कुरा ढिलो नगर्नु है एक दुई वर्ष नभन्नु बोली ल्याएर आउँछु एक दुई वर्ष नभन्नु बोली ल्याएर आउँछु वाक्क लाग्छ दाइजोको बानी देखेर वाक्क लाग्छ दाइजोको बानी देखेर यी दृष्टि पापी आँखाको नानी देखेर वाक्क लाग्ने कुरा यही हो मलाई नि गरिबीमा गुज्रिएको जिन्दगानी देखेर गरिबीमा गुज्रिएको जिन्दगानी देखेर माग्दिन दाइजो तिमी आएपछि माग्दिन दाइजो तिमी आएपछि हरफल मेरो जिन्दगीमा छाएपछि यति भए मलाई काफी छ प्रिया रमाएर तिमीसँग बाँच्न पाएपछि रमाएर तिमीसँग बाँच्न पाएपछि हेर न है तिमीसँग आउने सुर भयो हेर न है तिमीसँग आउने सुर भयो प्यारा तिमलाई भेट्न मन आतुर भयो साँच्चै खै किन हो आफ्नै लाग्न थाल्यो बरै हो यति पीर थियो मनको दूर भयो हो यति पीर थियो मनको दूर भयो सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने जीवन का हर पल तिम्रो नाम लेखिदिन्छु जीवन का हर पल तिम्रो नाम लेखिदिन्छु सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने उकालेर ओरालीमा साथ तिमी दिन्छौ भने माया बानी रमाउँछु है सुस्केरा र सुसेलीमा सधैँ तिमी बस्छौ भने छाया बानी पछ्याउँछु है सँगै हाँस्ने सँगै रुने कसम तिमी खन्छौ भने जीवनका हर खुसी दुःखसँग साथी दिन्छु जीवनका हर खुसी दुःखसँग साथी दिन्छु सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने सपना र बिपानामा मसँगै हराउँछौ भने कल्पनामा डुबिरहन्छु है ढुकढुकीमा समाएर सधैँ तिमी बस्छौ भने साथै जुनी तिम्रै हुन् छु है सँगै जिउने सँगै मर्ने बाचा तिमी गर्छौ भने जीवनका हर पल तिम्रो नाम लेखिदिन्छु जीवनका हर पल मङ्गल सेन एघार आछामका मुक्तकार रमेश परियार ऋतुजी र ओखलढुङ्गाकी मुक्तकार प्रमिला श्रेष्ठजीको सवाल जवाफ मुक्तकसँगै यो मिठो गीत श्रोता तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो हामी कार्यक्रम मुक्तक मालामा छौँ माया प्रेमको कुरा गऱ्यौँ सवाल जवाफमा विवाहको कुरा गऱ्यौँ मङ्सिरको सुरु हप्तातिर नै पठाउनु भएको थियो पुसमा आएर वाचन गरेँ ठिकै छ नि माघ पनि आउँदैछ फेरि विवाहको सिजन सुरु हुँदैछ धन्यवाद धेरै धेरै तपाईँहरू दुवैजनालाई स्पाल जवाफ लेखेर पठाउनुभयो कार्यक्रममा म पुनः मुक्तक नै लिउँ होला श्रोता साँच्चै आफन्तसँगै यहाँ छुटिएका छन् साँच्चै आफन्तसँगै यहाँ छुटिएका छन् आजभोलि दिउँसै चेली लुटिएका छन् घरबाट बाहिर निस्कनै हुन्न यहाँ चेली समाजकै तितो वचनले कुटिएका छन् समाजकै तितो वचनले कुटिएका छन् गाह्रो छ है अझै पनि हामी कति परिवर्तनका कुराहरू गर्छौँ र पनि हामी आफूलाई समाजलाई अँध्यारोतर्फ धकेलिरहेका हुन्छौँ हेम मगर्जीको यो मुक्तक हेम मगर्जीले यसरी मुक्तकमा आफ्नो आवाज बुलन्द बनाइरहनु हुँदा आफ्नो सम्पर्क ठेगाना पनि लेख्न नछुटाउनु भएछ हेम मगर्जीका करापरसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ सुकराज लिम्बुजीको बस्नुपर्छ आगोसँग अनि पानीसँग पर्छ आगोसँग अनि पानीसँग मान्छेको खराब सङ्गत अनि बानीसँग बस्नुपर्छ पाइला पाइलामा बस्नुपर्छ आफ्नो वैंश अनि जवानीसँग आफ्नो वैंश अनि जवानीसँग सुकराज लिम्बूको यो मुक्तक मोरङमाको घर हो हाल उहाँ धरानमा हुनुहुन्छ पहिलोपटकको लागि सुकराजी तपाईँ पनि हामीहरू समक्ष आउनुभएको आशा छ फेरि फेरि भेट हुनेछ यसरी नै अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ रुद्र कणेल आदर्शजीको राम जस्तो महापुरुष पति खोज्नु अघि राम जस्तो महापुरुष पति खोज्नु अघि सीता जस्ती सभ्य नारी श्रीमती खोज्नु अघि आफै स्वयं राम र सीता बनेर त देखाऊ जुनी जुनीसँगै बाँच्ने विरती खोज्नु अघि जुनी जुनी सँगै बाँच्ने पिरती खोज्नु अघि वाह रुद्र कणेलजीको यो मुक्तक हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ उहाँको नेपालको ठेगाना राप्ती नौ चितवन हो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता अनमोल शर्माजीको तिम्रो आफन्तहरूको त्यहाँ टोली हुनेछ तिम्रा आफन्तहरूको त्यहाँ टोली हुनेछ जहाँ तिम्रो बिहेमा रङ्गिन डोली हुनेछ साँचो माया गर्थ्यौ भने पछुताउँछौ तिमी किनकि मेरो लास तिम्रो बिहेको भोलि हुनेछ किनकि मेरो लास तिम्रो बिहेको भोलि हुनेछ यति साह्रो कमजोर यति साह्रो दुखी मनलाई नबनाउन हो अनमोल शर्माजी सुर्खेत उहाँको घर हो हाल उहाँ नेपालगञ्ज बाँकेमा हुनुहुन्छ मार्मिक मुक्तक लेखेर अनमोल शर्माजीले हामीलाई पठाउनुभयो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ अविनाश पिएमजीको पूर्व पश्चिम मेची महाकाली बगेका छन् पूर्व पश्चिम मेची महाकाली बगेका छन् छैन कुनै काम त्यसै खाली बगेका छन् सायद यी नदीनाला आफ्नै जन्मभूमिदेखि बेचिएर होला चिच्याउँदै कराउँदैछन् यसपालि बगेका छन् चिच्याउँदै कराउँदैछन् पाली बगेका छन् हो है हामीले चितकार सुन्नुपर्छ सजग हुनुपर्छ अविनाश पिएमजीको यो मुक्तक दाङ पञ्चकुले उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ अब हामी श्रोता अर्को एउटा गीत सुन्छौँ मसँग सुभाष गिरी इसुजीको मुक्तक रहेको छ नुवाकोट त्रिशुली उहाँको घर हो सुभाष गिरीजीका मुक्तकरपहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता जिन्दगी म त बेहाल बनाइदिन्थे हो जिन्दगी म त बेहाल बनाइदिन्थे यस्तै गरी चले अर्साल बनाइदिन्थे आँसुले तिम्रा याद पखालिँदो हो त रोए जीवन आँसु ताल बनाइदिन्थे रोए जीवन आँसु ताल बनाइदिन्थे पल पल रोए जिन्दगीमा बन्थ्यो हेर हो सङ्गालेर राख्या भए ताल बन्थ्यो हेर र राख्या भए केही कुरा भन्नु थियो मनभित्रै रह्यो हेर सजाएको घाउ बन्यो हेर मुटुभित्र सजाएको घाउ बन्यो हेर मुटुभित्र सजाए पनि पर्खी बसे हो तिमलाई भनी पर्खी बसे पैसा मेरो गयो हेरा ओ पैसाको त के कुरा जुनी गयो खेर पैसाको त के कुरा जुनी गयो खेर सको सके कुरा जुनी गई खेर पल पल रोए जिन्दगीमा कति आँसु गए खेर हो सङ्गालेर राख्या भए ताल बन्थ्यो हेर सङ्गालेर राख्या सुभाष गिरी एसुजीका मुक्तकरा परिसँगै यो मिठो गीत कार्यक्रम मुक्तक मालामा श्रोता तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्सको मुक्तकिलो बसाई मुक्तक मालामा यसरी नै तपाईँहरूले पठाउनुभएका मिठा मुक्तकरपहरू राख्दा राख्दै आजलाई भने कार्यक्रमको निर्धारित समय सकिन लागेको संकेत म पाइरहेको छु तपाईँहरूले पठाउनुभएका धेरै मुक्तक मसँग अझै पनि बाँकी नै छन् श्रोता आगामी अङ्कमा म जोड्दै जोड्दै जानेछु तपाईँ आशा छ हामीसँगै रहनुहुनेछ मुक्तक सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने मुक्तक माला एट द रेट जिमेल डट कममा तपाईँले मेल गर्न सक्नुहुन्छ त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तक माला भनेर सर्च गर्नुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर हाम्रा मुक्त खराबहरू प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समेसनका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई सवाल जवाब मुक्तकमा साथ दिनुभयो सुस्मिता पोखरेलजीलाई झनै विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेलाई पनि सुटुक्क सम्झन चाहन्छु जाँदा जाँदै श्रोता मलाई एउटा नयाँ गीत प्राप्त भएको छ शेर्पेनी कान्छीजीले यो गीत मलाई उपलब्ध गराउनु भएको हो उहाँको नयाँ गीत उहाँले लेख्नु भएको गीत आनन्द कार्कीजी र सञ्जीवनीले यो गीतमा आवाज पर्नुभएको छ भने शिखर सन्तोषजीले सङ्गीत पर्नुभएको छ निकै मिठो गीत छ शेर्पेनी कान्छीजीको शब्दमा तपाईँहरू समक्ष यो मिठो गीत राख्दै आशालाई भने मदन भण्डारी छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भाग्न परुन् शुभरात्रि जय मुक्ता सुनसान रातमा लेखेको कहानी हरायो सुनसान रातमा लेखेको कहानी घर धाउँदै नाचेको जवानी हरायो सँगी मेला पात यहाँ सबै भयो बिरानो बिरानो बिरानो आँखेको कहानी हरायो रोधी घर धाउँदै नाचेको जवानी हरायो कस्थ्यौ सधै कस्थ्यौ सधै सधै सधै सधै संसारकै सुन्दर भन्दै अङ्गालोमा कस्थ्यौ सधैँ रूप रूपको खानी हरायो आँखेको कहानी हरायो सुनसान रात लेखेको कहानी हरायो रुधि घर धाउँदै नाचेको जवानी हरायो